कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा सक्रिय योगदान पुर्याउने सम्पूर्ण श्रष्टा साधक सर्जकमा समर्पित उज्यालो नाइन्टी नेटवर्कको यो गौरवशाली प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सशिन्द्र गौतम नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा यो प्रस्तोता प्रकाश सामीको शाली आमन्त्रण आजको श्रृंखला विशेष रूपमा एक चलचित्रकर्मी लोक संस्कृतिविद गीतकार एवं गायक संकलक प्रदीप रिमालमा समर्पित छ केही दिन अघि अमेरिकाको भर्जिनियामा दिवंगत हुनुभएका प्रदीप रिमालको आज बिहान अमेरिकामा अन्तिम काजक्रिया सम्पन्न भएको छ प्रदीप रिमाल अब हाम्रा माझ हुनुहुन्न प्रदीप रिमालका सम्झनाहरू मात्र रहनेछन् उनका कालजयी कृतिहरू रहनेछन् उनले निर्देशन गरेको चलचित्र के गर केडेरा माया र नेपाल भाषाको पहिलो चलचित्र सिलु हाम्रो सम्झनामा रहनेछ उनले चलचित्रमा नायिकाको रूपमा ल्याएकी नवीना श्रेष्ठ नायकका रूपमा ल्याएका जय श्रेष्ठ पुरन जोशी हाम्रो सम्झनामा रहनेछ र उनका कालजयी गीतहरू उनले रचना गरेका उनले संकलन गरेका र उनले गाएका गीतहरू हाम्रो सम्झनामा रहनेछ शाही नेपाल चलचित्र संस्थानको स्थापना भएपछि सहायक निर्देशकको रूपमा साई नेपाल चलचित्र संस्थान प्रवेश गरेका प्रदीप रिमालका सहकर्मीहरू चेतन कार्की किरण खरेल लक्ष्मीनाथ शर्मा उनलाई सम्झना गर्न सक्छन् तर प्रदीप रिमालले नेपालमा सर्वाधिक सफल भएको चलचित्र सिन्दूरमा प्रकाश थापाका सहायक भएर काम गरेका थिए र सोही चलचित्रमा अभिनय गरेका हरिवंश आचार्यसँग गोपालराज मैनालीसँग जावलाखेलको चिड़ियाघरको चौरमा उनले गरेको अभिनय निकै लोकप्रिय मानिएको थियो चंखे र नक्कलीको प्रेम भइरहेको बेला चंखे जावलाखेलको चिड़ियाघर अगाडिको चौरमा गोपालराज मैनाली ज्योतिष कहाँ आफ्नो भविष्यवाणी बुझ्न जान्छन् र त्यहाँ दुई ज्योतिष हुन्छन् एक हरिवंश आचार्य दोस्रो प्रदीप रिमाल र प्रदीप रिमाल त्यसरी चलचित्रमा आएका थिए यादगार रूपमा तर उनले चलचित्रमा हिजो आज भोलिमा भान्से ब्राह्मणको भूमिका निर्वाह गरेर प्रवेश गरेका थिए प्रदीप रिमालको चलचित्र थियो माया मायामा किरण खरेलले सम्बुजित बासकोटाको संगीतमा लेखेको गीत नारायण गोपालको स्वरमा रेकर्ड भयो तर फिल्मको लागि भन्दा पनि नारायण गोपालको देहान्त हुँदा टेलिभिजनको पर्दामा त्यो गीत नारायण गोपालकी आमाले नारायण गोपाललाई अग्निदान गर्दै गर्दा गुन्जिएको त्यो गीत प्रदीप रिमालको चलचित्रको गीत थियो मन्दिरमा माया माया पत्थर माछा के धुलो एउटा छोरा मरेर बाँच्छ आमाको सपना विपनामा त्यही छोरा थियो नारायण गोपाल त्यही गीतकार थिए किरण खरेल र त्यही चलचित्र निर्देशक थिए प्रदीप रिमाल किरण खरेल अक्सर भन्ने गर्छन् मैले एउटा कविको हैसियतले गीतकारको हैसियतले हजारौं हजार गीत लेखे तर यस्तो पनि मैले गीत लेख्छु र यस्तो गीत मेरो नारायण गोपालको जीवनमै गएर सत्य साबित हुन्छ भनेर मैले सोचेकै थिइनँ नारायण गोपालको महायात्रामा यो गीत गुन्जिँदा नारायण गोपालकी आमा रामदेवी गुरूवाचार्य रोइरहेकी थिइन् विलाप गरिरहेकी थिइन् एउटा छोरा मरेर बाँच्छ आमाको सपना विपनामा यस गीतलाई चित्रांकन गरेका थिए निर्देशक प्रदीप रिमालले प्रदीप रिमाल आज दिउँसो अमेरिकाको आकाशमा धुवा बनेर उडे र हामीसँग सम्झना मात्र रहे उनै प्रदीप रिमालले दुई हजार तेह्र सालमा उजेली मैयाको संकलनको गीत हात काट्यो बरै चालिसे चुराले गाएर रेड नेपालमा प्रवेश गरेका थिए लोकगीतमा चालिसे चुरा धेरै पछि प्रयोग भएको हो यद्यपि यो जलेसी चुरा हुनुपर्ने थियो किनभने हीरा मोतीहरू पानी बिना पवित्र मानिँदैनन् र पानी छानिएका हिरा मोतीहरू नक्कली मानिन्छन् र त्यति बेला ती नक्कली चुराले हात काटिएको संस्मरणको लेखिएको गीतबाट प्रतिमाले प्रवेश गरेका थिए भने उनले नै चलचित्रमा लोक गीतहरू लेखे माइती घरमा Hey सुन आज म तिमीहरूलाई केही भजनहरू सुनाउँछु पापी कंशले कृष्ण जन्मेर आफूलाई मारला भनेर कृष्णलाई जन्मने बित्तिकै मार्नेको चेष्टा गरे नारायण हे यशोदाको छोरो कृष्णकाले जन्मियो आफ्नै छोरा भरतलाई राजा बनाउन श्री रामलाई चौध वर्ष वनवास जानु पर्यो हे राम र कृष्ण देउतै बनाए शैली सन्तानी पार्वतीले शिवजीसँग बिहे गर्न पाऊ भने हे निकै ठुलो तपस्या गरेछन् नारायण हे पशुपतिनाथ सुनको थाना चारु खुटे गोपीनाथ बाँदरका प्रसंग प्रदीप रिमालको शब्द संकलनको यो गीतमा जयदेवको संगीतमा सीपी लोनी र साथीहरूको स्वरमा हिजोको अरूणा लामा विशेष कार्यक्रम ज्यादै उत्कृष्ट लाग्यो विशेष गरी कुनै पनि नयाँ गायिकालाई भविष्यको अरूणा लामा भनेर उपमा दिन हतारिने हामीहरू नै अरूणा लामाको स्मृतिमा एउटा पनि कार्यक्रम गर्न सक्दैनौ भन्ने सन्दर्भले मन कटक्कै बनायो अब शरण प्रधान विशेष कार्यक्रमको पर्खाईमा अन्तराल पो धेरै होला कि इन्द्र नारथुङ्गेले पठाउनु भएको यो प्रतिक्रियाको निम्ति उहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौ त्यसै गरिकन हिजोको कार्यक्रमका बारेमा धेरै प्रतिक्रियाहरू छन् र एकजना मित्रले भाग्यले खुशी खोसेर लग्यो बदला लिएर भन्ने गीत डाउनलोड गर्न चाहन्छु भनेर अनुमति माग्नु भएको छ यो गीत यहाँले कार्यक्रममा सुन्नु भएको भए यो कार्यक्रम नै तपाईँको लागि एउटा अनुपम उपहार हुनेछ भन्ने हामीलाई लागेको छ आज हामी चर्चा गर्दैछौ गीतकार प्रदीप रिमालका बारेमा प्रदीप रिमालको जीवनमा तीनवटा वैवाहिक जीवन भए र कान्छी पत्नीबाट कुनै सन्तान भएन दुई पत्नीबाट उहाँका पाँच छोराछोरी भए तीन छोरा राजु निर्मल सरोज र त्यसै गरिकन छोरीहरू निशा र ईश्वरी र उनका छोरी उनकी छोरी ईश्वरीले मुकुन्द किशोर भट्टराई निर्देशित नाटक सुकुल गुण्डामा नायिका भएर अभिनय गरेकी थिइन् भने उनका छोराहरू कोही टेलिभिजनमा क्यामराम्यानका रूपमा पनि आबद्ध थिए उन्नाइस सय उनानब्बे फागुनमा ललितपुरको लुबुमा जन्मिएका प्रदीप रिमालको सम्पूर्ण जीवन कोपुण्डोलको होटल समित मुनिको चोकमा रहेको घरमा बित्यो र उनले जीवनमा अत्यन्त महत्वपूर्ण रूपमा गरेका कामहरूमध्ये चलचित्रको पटकथा लेखन संवाद लेखन गीतकारिता र नयाँ नायक नायिकाहरूलाई पर्दामा उतार्ने उनको प्रमुख काम रहयो नायिका क्रिस्टी मैनालीलाई उनले पहिलो पटक चलचित्र केघर केडेरामा सहनायिकाका रूपमा गोपालराज मैनालीकी पार्टनरका रूपमा पर्दामा प्रस्तुत गरेका थिए भीमेश्वरको मेला भेट भएको बेला भन्ने गीत मार्फत कृष्ण मैनाली गोपालराज मैनालीसँगै देखिएकी थिइन् भने त्यसपछि कृष्ण मैनाली पछि युगदेखि युगसम्ममा नायिकाका रूपमा नै पर्दामा आइन् प्रदीप रिमालले नेपाल भाषाको चलचित्र सिलुमा नवीना श्रेष्ठलाई नायिकाको रूपमा पर्दामा ल्याइन् भने ल्याए भने संगीतकार गणेश प्रसाद श्रेष्ठलाई पनि चलचित्र संगीतकारका रूपमा पर्दामा ल्याए यी धेरै योगदान पुर्याउने प्रदीप रिमाल माइतीघर चलचित्रको गीत रेकर्डिङमा मुम्बई पुगेका थिए आफ्ना मित्र नारायण गोपालका साथमा नारायण गोपालले त्यो चलचित्रमा एउटा पृष्ठ गायनमा साथ दिनका लागि गएका थिए मुम्बई पुगेपछि नारायण गोपाल अस्वस्थ भएका कारणले त्यो गीतपछि अर्का गायक मन्नाडेले गाए तर प्रदीप रिमालका गीतहरू अरूणा लामा गीता दत्त प्रेमदोज प्रधान सीपी लोहनी माला सिन्हाले गाए प्रदीप रिमालकै कारणले उनका मित्र नारायण गोपाल पुगेका थिए तर रेकर्ड सम्भव भएन तर प्रदीप रिमालको गीतलाई नारायण गोपालले पनि आफ्नै संगीतमा रेकर्ड गरेका छन् आजको कार्यक्रममा हामी कार्यक्रममा पछि बजाउने नै छौं तर यति बेला प्रदीप रिमालको शब्द जयदेवको संगीतमा अत्यन्त चर्चित गायिका लता मंगेशकरकी बहिनी उषा मंगेशकरको आवाजमा यो गीत जिन्दगी बिताएका प्रदीप रिमालले शाही नेपाल चलचित्र संस्थानमा हातमा स्क्रिप्ट लिएर भित्र बाहिर कोपुण्डोलदेखि पञ्चायत प्लाजासम्मको आँगनको यात्रा धेरै पटक तय गरे साई नेपाल चलचित्र संस्थानको पहिलो श्याम श्वेत चलचित्र मनको बाँधका निम्ति प्रकाश थापाको निर्देशनमा बनेको सो चलचित्रका निम्ति उनले नारायण गोपालको स्वरमा कस्तुरी है बास भन्छन् सुनमाया त्यो किन आएन यो दिनैमा जस्तो गीत पनि संकलन गरेर प्रस्तुत गरे प्रदीप रिमाल एक कुशल सम्वाद लेखक पटकथा लेखक र चलचित्र निर्देशक नेपालमा बनेको पहिलो हास्य चलचित्र के घर केटेराका उनी निर्देशक थिए नेवारी भाषामा बनेको पहिलो चलचित्र सिलोका पनि उनी निर्देशक थिए र माया उनको त्यस्तै एउटा लोकप्रिय चलचित्र थियो जुन व्यावसायिक कारणले गर्दा त्यति सफल हुन सकेन तर त्यस चलचित्रका कारण प्रदीप रिमाललाई धेरैले सम्झना गर्छन् हाम्रो ट्विटरमा असफल प्रेमी मेन्सन गर्नुहुन्छ सधैँ अमृत श्रवण गरे झैं आभास हुने यो कार्यक्रममा आज त झन कति आनन्द आइरहेछ अगाडि किताब छ तर ध्यान सबै यही कार्यक्रममा छ भनेर लेख्नुभएको छ शिशिरको सिजन लेख्नुहुन्छ धेरै अरू श्रोताले जस्तै म पनि लाइभ सुन्दैछु पुराना घटना अनि घटनासँगैको गीत मजा नै बेग्लै भनेर आजको यो कार्यक्रममा हामीले प्रसारण गर्ने धेरै गीतहरू प्रदीप रिमालका रचना र संकलनका हुनेछन् र यहाँहरूले प्रदीप रिमालप्रति राख्नुभएको श्रद्धा सुमनप्रति हामी हार्दिक आभार व्यक्त गर्नेछौं र कार्यक्रम शुरूआतमै राजेश्वर उदयजीले लेख्नु भएको छ हाम्रो फेसबुकमा हिजोको अजर अमर गीतहरू विषयवस्तुको कस्तो छनौट कस्तो गहिराईमा खोज र अध्ययन अनि कति मोहक सुन्दर प्रस्तुति सुन्नै पुगेन अरूणा दिदीको मुहार जीवन परिस्थिति पीड़ा भरिएको स्वर र गीतका शब्द संगीत सबै कति सुहाएको हरेक गीत त्यतिकै सुन्दर मजा लाग्दो कुनै त बिझाउने प्रकाश दाजु सशेन्द्र गौतम र सुफल काफ्लेजीलाई धन्यवाद त्यसै गरिकन आजको यो कार्यक्रमका बारेमा दिनेश रावत लेख्नुहुन्छ हिजोको कार्यक्रम अर्णालामा विशेष एकदम सन्देशमूलक अनि साह्रै मनचुनी थियो बेला बेलामा त निकै भावुक पनि बनायो आज पनि त्यस्तै हुन्छ भन्ने पूर्ण विश्वासमा छु अन्तमा स्वर्गीय प्रदीप रिमालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु हाल साउदी अरबबाट दिनेश रावत अमृत थापा लेख्नुहुन्छ अजर अमर गीतहरू चलचित्र कर्मी प्रदीप रिमालप्रति समर्पित गरिएकोमा कृतज्ञता ज्ञापन गर्न चाहन्छु सीता पाइला नौ काठमाण्डुबाट अमृत थापा मनोज कुलुङ लेख्नुहुन्छ आज पनि झन गजबको कार्यक्रम सुन्न पाइने भयो शिव खत्री प्रदीप रिमालको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु भनेर लेख्नुहुन्छ कृष्ण केसी उहाँले प्रदीप रिमालप्रति हार्दिक सहानुभूति र सम्वेदना व्यक्त गर्नुभएको छ टेका छेत्रीले कार्यक्रमप्रति आभार व्यक्त गर्नुभएको छ प्रदीप रिमालका गीतहरूको कुरा गर्ने बित्तिकै नारायण गोपाल एउटा अविभाज्य अंग भएर आउँछ प्रदीप रिमाल नारायण गोपाल बालकृष्ण समका धेरै सम्झनाहरू गाँसिएका छन् तर दुर्भाग्यवश नारायण गोपालले प्रदीप रिमालका धेरै कम गीत गाएका छन् मनको बाँधमा कस्तुरी है भाषा आउँछ भन्छन् र त्यसपछि निजी एल्बमबाट एउटा गीत छ नारायण गोपालकै संगीतमा आजको अजर अमर गीतहरूमा पहिलो पटक होला विरहको गीत मेरो कल सुने बेला विरहको गीत मेरो कल सुने बेला यो वर्षमा छोडी मलाई तिमी जाने होला गएपछि फर्की तिमी आउने छैन फेरि गएपछि फर्किटिने आउने छैन फेरि बाँचु भने जिन्दगीमा कसको मुख हेरे बाँचु भने जिन्दगीमा कसको मुख हेरे रोइ रोइ सकिएला जीवनको मेला रोइ रोइ सकिएला जीवनको मेला बिराहको गीत मेरो सुने सुनिदेला बिराहको गीत मेरो सुने सुनिदेला यो वर्षमा छोरी मलाई तिमी जाने होला साँझ पख बेसी तला ओझेलले ढाक्छ साँझ पख बेसी तला ओझेलले ढाक्छ गाउँ चारैतिर निकाइन लाग्छ गाउँघर घर चारैतिर निकाइन लाग्छ बिलौनामा सुसाउँदै एक्लै बाटो खोला बिलौनामा सुसाउँदै एक्लै बाटो खोला बिराहको गीत मेरो कहिले देला बिराहको गीत मेरो कहिले सुनिदेला छोरी मलाई तिमी जाने होला सँग छोडी मलाई तिमी जाने होला बिरहको गीत मेरो सुनि सुनि बेला बिरहको गीत मेरो सुनि सुनि बेला प्रदीप रिमालको देहान्त भएको दिन फेसबुकमा यो समाचार आउने बित्तिकै धेरै पत्र पत्रिकाले जिज्ञासा राखे उन्नाइस सय उनानब्बेमा जन्मिएका प्रदीप रिमाल दिवंगत हुँदा त्रियासी वर्ष चान्चुन उमेरका थिए यो वर्षमा तिमी मलाई छोडी जाने होला भनेर गीत लेख्ने प्रदीप रिमालले हामी सबै लोक संगीत प्रेमी चलचित्र प्रेमी र गीत प्रेमीहरूलाई छोडेर जानुभएको छ प्रदीप रिमालका एक निकटका मित्र केशव शाह लेख्नुहुन्छ प्रदीप रिमालको जन्म कुपुण्डुलकै घरमा भएको हो पछि त्यही उनले घर बनाए तर उनी अमेरिका कहिले सरे त्यो चाहिँ मलाई थाहा भएन भने तर पत्र पत्रिकामा प्रदीप रिमालको जन्म लुबुमा भएको भनिएको छ ललितपुरको लुबुमा प्रदीप रिमालले मदन पुरस्कार पनि पाएका थिए कर्णालीको लोक संस्कृतिको अनुसन्धानको पाँचौं श्रृंखलामा सत्यमोहन जोशीसँग गरिएको एउटा सहकार्यमा र प्रदीप रिमालले अभिनय पनि गरेका छन् धेरै चलचित्रमा विशेष गरेर सिन्दुरमा गोपाल राज मैनालीसँग गरेको उनको त्यो संवादमूलक अभिनय निकै लोकप्रिय भएको थियो चङ्खे र नक्कलीको जोड़ीलाई चिना देखाउन जाँदा प्रदीप रिमाल र हरिवंश आचार्यले त्यो हाँसे प्रहसन गरेका थिए र त्यसपछि प्रदीप रिमाल स्वयं दुई हजार एकचालिस सालमा के घर किडेरा नामक चलचित्र लिएर आए जसमा मदन कृष्ण श्रेष्ठ हरिवंश आचार्य पूरण जोशी शर्मिला मल्ल जस्ता कलाकारहरू हरिप्रसाद रिमाल सुशीला रायमाझी समेटिएका थिए यो सबै संयोजन प्रदीप रिमालको निर्देशकीय क्षमताको एउटा पहिचान पनि थियो प्रदीप रिमालसँग उनका मित्रहरू नरेन्द्र खड्गा जगन्नाथ तिमिल सिन्हा प्रेम उपाध्याय प्रेम बहादुर बस्नेत यी थुप्रैको आफ्ना आफ्नै सम्झना होला कोही छन् कोही छैनन् तर प्रदीप रिमालका कालज रचनाहरू हामीसँग छन् प्रदीप रिमालले माइती घर चलचित्रका निम्ति रचना गर्नुभएको लोकलयको यो गीत जयदेवको संगीतमा माइती घरको एउटा यादगार गीत काला कुर्तैले छ महिनी जागिरी खाया काला कुर्तैले छ महिनी जागिरी खाया काला कुर्तैले दैया मार्यो आफ्नै काले मारे सुतैले दैया मार्यो soñaré. कुर्तैले छ महिने जागिरै खाया काला कुर्ता लगाउने नेपालमा सरकारी जागिरमा गुर्जो पल्टन मानिन्थ्यो सम्भवतः प्रदीप रिमालले त्यसैलाई बिम्बको रूपमा प्रयोग गरेको पनि हुन सक्छ माइती घरमा जयदेवको संगीतमा अरूणा लामा सीपी लोहनी र साथीहरूको स्वरमा यो गीत थियो प्रदीप रिमालको शब्द संकलनमा सुनिल दत्तका अत्यन्त प्रिय संगीतकार जयदेव नेपाली गीतकारहरूमा प्रदीप रिमाल किरण खरेल र मविबी शाहका गीतहरूलाई संगीतबद्ध गरेका छन् भने प्रदीप रिमाल र किरण खरेलका गीतहरूलाई निजी रूपमा जयदीपले पछि पनि संगीतबद्ध गरेका छन् जयदेवको संगीतमा यो गीत प्रस्तुत गर्दै गर्दा फेरि हामी प्रदीप रिमालका चलचित्रका कुराकानी गर्नेछौं नेपालमा बनेको पहिलो हास्य चलचित्र मानिएको के घर किनेर जसलाई प्रगति फिल्म प्रडक्सन र साई नेपाल चलचित्र संस्थानले संयुक्त रूपमा निर्माण गरेको थियो यसमा प्रदीप रिमालले बासु शशीको कथामा पटकथा लेखेर चलचित्र तयार पारेका थिए यस चलचित्रका निम्ति विशेष गरेर प्रदीप रिमालले आफ्नै संगीत शब्दमा पनि एउटा गीत लेखेका छन् यो गीत प्रस्तुत छ आजको यो कार्यक्रममा गोलमाल भुवन तरे गोलमाल गोलमाल भुवन तरे गोलमाल पहिलो पलटा मायाला तो ठिक दिख चा गोलमाल भुवन तरे गोलमाल गोलमाल भुवन तरे गोलमाल पहिलो पलटा मायाला तो ठिक दीना चा गोलमाल भुवन तरे गोलमाल पैँसठ भयो पैँसठ भयो माया यो मुटुको धड्कन धड्क्यो हरण बजे जस्तै हो यो मुटुको धड्कन भड्क्यो हरण बजे जस्तै अल्लाहले माया लाउँदा अल्लाहले माया लाउँदा हुँदो रहेछ यस्तै बोलमा भुवन्तरे गोलमाल लेके छ तेरो गीता ओ भन्न मेरो अन्तरे के छ तेरो गीता माया बिना जिन्दगी हो माया बिना जिन्दगी हो नुन बिना हचा ಅಂತರೇ ಗೋಲ್ಮಾಲ್ गोलमाल ಭೋ ಅಂತರೇ ಗೋಲ್ಮಾಲ್ गोलमाल ಭೋ गोलमाल प्रदीप रिमाल नेपाली चलचित्र उद्योगमा प्रकाश थापाको निर्देशनसँगै चर्चामा आए भने उनी प्रकाश थापाकै सहायकका रूपमा चैतीदेवी सिंह नरेन्द्र खड्गाका साथमा चलचित्र सिन्दुरमा देखा परेका हुन् यसभन्दा अगाडि हिजो आज भोलिमा भान्से ब्राह्मणको भूमिकामा पनि उनले अभिनय शुरू गरेका थिए भर्खरै प्रस्तुत भएको गीतलाई खोकना, खोकना चल्ती फाँटबाट उत्तम राई शर्मिलालाई राई प्रतिभा र पवित्राले चयन गर्नुभएको छ भने धेरै मित्रहरूले यस गीतमा आफ्नो सहमति जनाउनु भएको छ र हामीलाई हिजोको कार्यक्रमबारे पनि केही प्रतिक्रिया आइरहेका छन् क्षितिज बान्तवा राई लेख्नुहुन्छ प्रकाश दाजु नमस्कार हिजोको कार्यक्रम अर्णालामा विशेष निकै विशेष लाग्यो पर्दामा सिनेमा हेरिएको अनुभूति भयो जसमा नायक र नायिका अन्य पात्रहरू प्रत्यक्ष जस्तै देखिन्थे अनि निर्देशन तपाईँको घरिघरि भावुक पनि बनायो कुनै सुपर सुपरहिट वियोगान्त सिनेमा भन्दा फरक थिएन किनकि तपाईँको त्यो वाचन शैलीले मेरो अन्तर्मनदेखि नै पात्रहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका मिलाइदियो जसमा नारायण गोपाल अम्बर गुरूङ आदि पात्रहरू आउँदा झनै रोमाञ्चक लाग्यो धेरै धेरै धन्यवाद छ हजुरलाई भनेर लेख्नु भएको छ त्यसै गरिकन आज हाम्रो ट्विटरमा लेख्नुभएको छ रामकुमार डिसीले सुन्दैछु दाई must valuable program for Nepali music sector जय जय अजर अमर गीतहरू भनेर मोहन राज भण्डारी लेख्नुहुन्छ चलचित्र विशेष अजर अमर रमाइलो लागिरहेको छ भनेर लेख्नुहुन्छ उज्जवल खरेलले काला कुर्तैले छ महिने जागिरे खाए अजर अमर भनेर लेख्नुभएको छ सागर वागले लेख्नुहुन्छ पोखरा बसेर पनि सुन्दैछु धेरै खुशी लागिरहेको छ यस्तो कार्यक्रम नेपालभरि बजोस् भनेर कर्ण खड्गा लेख्नुहुन्छ प्रदीप रिमालप्रति शोक व्यक्त गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौ उहाँको परिवारप्रति सहानुभूति व्यक्त गर्दछौ भुइमान्छे लेख्नुहुन्छ निर्मोही माया जुन घाम छाया शब्द संगीत स्वरको जादू अचम्म छ त्यसै गरिकन दिलीप लेख्नुहुन्छ यस्ता गीत बजाउनुहुन्छ कुन शब्दले प्रशंसा गरू म अझै लोक भजनले त झन् विषट्टै मोहनी लगायो भनेर लेख्नु भएको छ अरूण पौडेल लेख्नुहुन्छ बीचबाट सुने होला कि सायद शुरूमै नारायण गोपालको बहुत मनपर्ने गीत खै कहाँ छ माया सुन्न पाए आनन्द लाग्यो कोही त देखाऊ कोही त बताऊ खै कहाँ छ कहाँ छ माया हो चोखो माया कतै छ कि भनेर खोज्नुपर्ने भएको छ यो कलियुगमा भनेर जयसिंह महरा लेख्नुहुन्छ पोखराबाट अभिमन्यु विक्रम राणा लेख्नुहुन्छ प्रकाश सर नमस्कार यतिखेर प्रदीप रिमालको बारेमा सुन्न पाउँदा आभारी भएको छु एकदमै खुशी लाग्यो र अझै बढ़ी जान्ने अवसर मिल्यो यसै कार्यक्रम मार्फत यसको लागि दाईलाई अनि उज्यालोलाई धन्यवाद शब्द भण्डार अझ भनौं नेपाली साहित्य संगीत अनि कलाको शब्दकोश प्रकाश सामीको उपस्थितिले उज्यालो नाइन्टीको उचाइ अझै बढ़ेको छ शुभचिन्तक अभिमन्यु पोखरा भनेर लेख्नु भएको छ यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै अब प्रदीप रिमालको शब्दमा जयदेवको संगीतमा प्रेमदोज प्रधान सीपी लोनी र साथीहरूको स्वर चलचित्र माइती माइतीघरबाट see you तेजु ढुङ्गेल लेख्नुहुन्छ दाई नमस्कार धेरै दिन भयो म्यासेज गर्न नपाएको तर पनि कार्यक्रम भने छुटेको छैन आज साह्रै रमाइलो भइरहेको छ missing from UAE ministry of labour Teju Dhungel भनेर लेख्नु भएको छ त्यसै गरिकन हामीलाई पोखराबाट कवि दुर्गा शाह बाबा त्यसै गरी गायिका रश्मि अमातेले पनि यो कार्यक्रमको सफलताको कामना गर्नुभएको छ प्रदीप रिमाल नेपाली चलचित्र जगतमा अभिनेता निर्देशकको रूपमा आउँदा प्रकाश थापाको एउटा युग थियो प्रकाश थापासँग सम्वाद लेखनमा र निर्देशनमा सहयोगी भएर काम गरेका प्रदीप रिमाल साई नेपाल चलचित्र संस्थानबाट बन्न लागेका धेरै सिनेमाहरूमा आबद्ध थिए र माया उनको अत्यन्त चर्चित सिनेमा मानिन्थ्यो वाससीको कथामा बनेको मायामा उनले निर्देशन गरेका थिए तर प्रदीप रिमालको निर्देशकीय क्षमतालाई बुझेर लक्ष्मीदास मानन्दर र उनका साथीहरूले बनाएको पहिलो नेपाल भाषाको फिल्म सिलुमा उनलाई निर्देशकको रूपमा चुने भारतको मुम्बईमा सिलुको सेन्सर गर्नुपर्ने बेला निकै ठूलो संकट आयो सिलु भारतमा सेन्सर गर्नुपर्ने बेला त्यहाँको ल्याबमा नेवारी बुझ्ने कोही नभएपछि त्यस चलचित्रका निर्माता लक्ष्मीदास मानन्धर र निर्माण नियन्त्रक भास्कर चालिसे र प्रदीप रिमाल स्वयंको आग्रहमा मैले सो चलचित्रको हिन्दीमा अनुवाद गरेर सेन्सर गराउनु परेको थियो र म यसरी त्यो प्रदीप रिमालको पहिलो सिनेमाको एउटा निर्णायक साक्षी हुन पुगेको थिएँ यो सम्झना यति नै राख्दै आजको अजर अमर गीतमा प्राविधिक मित्र सशिन्द्र गौतम सुफल काफले र मेरो प्रदीप रिमालको परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै प्रदीप रिमालको शब्दमा जयदेवको संगीतमा उषा मंगेशकरको यो स्वर कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज